श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलाप्रविलसन् प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालम् पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्सु उपरि यत्र तत्र हरिण चलिरहेका छन् अगस्त्य मुनि यही सुन्दर वनको बिचोबिच भागमा जहाँ आफ्नो आश्रमको नजिकै एक पुण्य स्थानमा जमिनभन्दा केही माथि अग्लो गरी बनाइएको तपस्या स्थलमा बसिरहेका छन् अगस्त मुनिको ठिक अगाडि श्री स्कन्द कुमार आफ्नो वाहन मयुरमा बसिरहनु भएको छ अगस्त मुनि श्री कुमारजीलाई पुनः प्रश्न गर्नुहुन्छ हे कुमार हजुरबाट मैले यस ब्रह्मको बारेमा निकै नै ज्ञान पाएँ जीव के हो जीव कसरी में लोकमा सृष्टि को वास्तविक रहस्य के हो यी सब कुराहरू हजुरबाट जान्नाले मेरो मनमा अझ बढी कुन्दुली उत्पन्न भयो अब को रहस्य हजुरबाट केही आज्ञा हुन्छ कि तब कुमारजीले भन्नुहुन्छ हे अगस्त्य मुनि तिमी पनि मनलाई एकाग्र पारेर आफ्नो तब सुरु गर जब तिमीले सिद्धि प्राप्त गर्नेछौ तब तिमीले यस ब्रह्मको रहस्य त स्वत बुझ्नेछौ मैले तिमीलाई सृष्टिको वर्णन गरेँ अब पद्मकल्पको वर्णन गर्दछु ध्यानपूर्वक सुन कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि यो संसार महाप्रलयपछि जता हेऱ्यो शून्य मात्र थियो कतै केही थिएन तब बेला भगवान् ईश्वरलाई फेरि सृष्टि गर्नको इच्छा भयो क्षीर सागरमा हजार शिर भएका शेष नागमा सहन गरेको बेला भगवान विष्णुको नाभिबाट हजार पत्र भएको कमल उत्पन्न भयो त्यस कमलमा चार मुख भएका ब्रह्माजी उत्पन्न भए ती ब्रह्माले जगत सृष्टि गर्ने विचार गर्न लागे त्यसै बेला भगवान विष्णुको कान चिलायो र केही बेरपछि औँला कानलाई कनाए काने गुजी आयो त्यसलाई फालिदिए त्यो काने गुजीबाट मधु र खैट भने दुई दैत्य जन्मे ती महापराक्रमी हुनाले कहाँ के छ भनेर खोज्दै जाँदा ब्रह्मा बसेको कमलको डाँठैनिर पुगी यो के रहेछ भनेर हेरे चारमुख भएका ब्रह्मालाई देखेर त्यसलाई खसाल्नु पर्यो भनेर खुब बल गरेर सो कमलको डाँठलाई हल्लाए तब ब्रह्माजी डराएर विष्णुलाई जागा गराउन भगवती योग मायाको आराधना गर्न लागे ब्रह्माजीको स्तुतिले प्रसन्न भएर योग मायाले शेष साई भगवान विष्णुलाई जागा गराइदिनु भयो विष्णु भगवान जागा भएर हेर्दा ती मधु कैटप दुवै बलपूर्वक कमलको नाल समाई चैत वैशाखको हुरीले रुख हल्ला चाहिँ हल्लाइरहेका देखे यस्तो देखेपछि तिनीहरूलाई यो काम नगर भनेर भने विश्वका वचन बाण हाने झैँ लागेर कमलको नाल छाडी विष्णुलाई नै मधुर कैठेपले समाउन डकुरे भगवान् विष्णुको त्यो बाणीले उनभित्र यस प्रकारको क्रोध उत्पन्न भइरहेको थियो कि सो समयमा मधुर कैठप ब्रह्माजीलाई आफ्नो त्यसै स्थानमा छाडी विष्णुलाई नै सखाप गार्न हुने अगाडि दौडिए तब पाँच हजार वर्षसम्म दुवै दैत्य विष्णुसँग बाहुयुद्ध गरी लडे तर कसैको जित हार भएन अनि भगवान् विष्णुले भन्नुभयो हे राज हो तिमीहरू बडा पराक्रमी रहेछौ तिम्रो पराक्रमले म बहुतै प्रसन्न भएँ अब जे इच्छा छ त्यो वरदान माग यस्तो कुरा सुनेपछि मधुर कैटप भन्दछन् हे विष्णु यो संसारमा निर्धोले बलवानलाई के दिन सक्छ सत्य हो दिने त बलवान हो हामी अझै लडाइँमा थाकेका छैनौ तिमी थाकिसकेछौ थाकेका व्यक्तिले हामीलाई के देऊला हामीले के पाउला मलाई त केही आशा छैन बरु तिमीलाई केही इच्छा भए हामीसँग माग हामी दिन्छौँ बडो अभिमानले आफ्नो छाती फुलाउँदै मधुर र कैटबले भने यस्तो अहङ्कारले भरिएको दैत्यका वचन सुनेर विष्णु भन्नुहुन्छ हे वीर हो मलाई वर दिने सामर्थ्य भए पहिले प्रतिज्ञा गर तत्पश्चात मलाई जे चाहिन्छ म तिमीहरूसँग माग्छु मधु र कैटकले बडो जोरले हाँसे हे विष्णु तिमीले मागेको हामी अवश्य दिनेछौ त्यसमा केही फरक पर्ने छैन तब भगवान् विष्णुले भन्नुभयो हे मधु कैटब मसँग सबै थोक छ के भन्नु दिन्छौ भने तिमीहरूलाई मार्न पाऊ तिमीहरूको मृत्यु मेरो हातबाट होस् जब यस्तो कठोर वचन माघीको सुने अनि दैत्य भन्दछन् हे विष्णु तिमीले माघी जस्तो वर कुनै वीर पुरुषले माग्दैन माग्नेको इच्छा पूर्ण गर्नु वीर पुरुषको कर्तव्य हो हामीलाई त यस्तो कमजोर होलो भने हामीलाई लागेको थिएन तर तिमी साह्रै नै कमजोर रहेछौ तिमी कमजोर मात्र होइनौ कपटी जाली र छली समेत भयो भइहाल्यो हामीलाई तिमीले मार त मार तर जल भएको ठाउँमा नमार जल नभएको ठाउँमा लगेर मार यस्तो भगवान् विष्णुलाई मधु र कैटवले भनेपछि विष्णुले ती दुवैलाई आफ्ना दुवै काखमा राखेर मारिदिए तिनै मधु कैटवको बोसो पानीमा जमेर पृथ्वी बन्यो मासुले पर्वत बन्यो हाडले पत्थर वा ढुङ्गा भयो यो सबै देखेर ब्रह्माजीले चौध भुवनको सृष्टि गरे एक पुरलोक दुई कुबरलोक तिन स्वरलोक चार महरलोक पाँच जनलोक छ तपोलोक सात सत्यलोक यी पृथ्वीदेखि माथितिरका हुन् एक अतल दुई बितल तिन सुतल चार तलातल पाँच महातल छ र सातल सात पाताल यी पृथ्वीदेखि तलका हुन् त्यसपछि सात द्वीपको सृष्टि गरे एक जम्बुद्वीप दुई कुशद्वीप तिन प्रक्षद्वीप चार सालमली द्वीप पाँच कौशद्वीप छ साकद्वीप सात पुष्करद्वीप अनि सात समुद्र पनि सृष्टि गरे एक इच्छुर समुद्र दुई सुरोध समुद्र तिन कृतोद समुद्र चार श्रीरोध समुद्र पाँच दधी मण्डोद समुद्र छ शुद्ध समुद्र सात छ्यारोद समुद्र जम्बुद्वीपलाई छ्यारुद समुद्रले बेरेको छ त्यहाँ अग्निद्र नाम गरेका राजाले राज्य गर्दछन् लक्षद्वीपलाई इचुर शोध समुद्रले बेरेको छ त्यहाँ इग्नजीव नाम गरेका राजा राज्य गर्दछन् सालमली द्वीपलाई चुरोत समुद्रले बेरेको छ त्यहाँ यज्ञबाहु नाम गरेका राजा राज्य गर्दछ कुशद्वीपलाई कृतोद समुद्रले बेरेको छ त्यहाँ हिरण्य रेता नाम गरेका राजा राज्य गर्दछन् क्रौच द्वीपलाई क्षिरोध समुद्रले बेरेको छ त्यहाँ धृतपृष्ठ नाम गरेका राजा राज्य गर्दछन् साकद्वीपलाई दधी मण्डोद समुद्रले बेरेको छ त्यहाँ मेगातिथि नाम गरेका राजा राज्य गर्दछ पुष्कर द्वीपलाई दत्त समुद्रले बेरेको छ त्यहाँ बितिहोत्र नामका राजा राज्य गर्दछन् जम्बुद्वीपमा नौ खण्ड छन् तीमध्ये खण्ड रहेको हुनाले त्यस देशको नाम भारत रह्यो समुद्र द्वीप सृष्टि गरिसकेपछि पर्वत सृष्टि गर्नुभयो एक सुमेरु पर्वत दुई कैलाश पर्वत तिन गन्धमादन पर्वत चार हिमालय पर्वत पाँच त्रिकुट पर्वत छ चित्रकूट पर्वत सात चन्द्रात्मक पर्वत अनि आठ चन्द्रकुट पर्वत चार लाख योजन विस्तार भएको जम्बुद्वीपमा अहिले प्राणी सृष्टि गर्ने इच्छा ब्रह्माजीको मनमा उठ्यो अनि जगत प्रभु श्री शङ्करजीको तपस्या बाह्र हजार वर्ष पर्यन्त गरे त्यस कठोर तपस्यादेखि खुसी भएर शिवले दर्शन दिएर भन्नुभयो हे ब्रह्मा तिम्रो के इच्छा छ भन यस्तो भसन सुनेपछि ब्रह्माजीले नाना उपचारले पहिले पूजा गरी स्तुति गर्न थाले हे परमेश्वर तपाईँ कस्तो भने आफ्नो मायाले चराचर सृष्टि गरी पालन गर्दै सम्हार गर्ने मायादेखि पर रहेका परबाट मायामा डुबे जस्ता हजुरलाई कोटी कोटी नमस्कार छ फेरि एक मूर्तिबाट ब्रह्मा विष्णु रुद्र तीन मूर्ति भई तिन कर्मले लोकको रक्षा गर्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ सम्पूर्ण जगतका मालिक सर्वव्यापी सर्वात्मा यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ हे नाथ हे ईश्वर हजुरको महिमा वर्णन गर्न कसैले पनि सकेका छैनन् भने म कसरी सकुला हजुरका दयाले भूलोक भुवन पर्वत समुद्रहरू सृष्टि गरे अब प्राणी सृष्टि गर्ने इच्छा भएकोले आराधना गरेको हुँ हे देव प्राणी सृष्टि गर्न सक्ने वरदान पाऊ यस्तो ब्रह्माको भिन्ती सुनि महादेव भन्नुहुन्छ हे देवताहरूमा सृष्टि भएका ब्रह्माजी तिमीले प्राणी सृष्टि गरी सृष्टिकर्ता कहलाए यो वरदान दिनुभयो ब्रह्माजी मनमा हर्षित भएकोले परिक्रमा गरी महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भने सुमेरु पर्वतमा जानुभयो त्यस पर्वतका टाकुरामा बसी ब्रह्मलोक उमालोक शिवलोक विष्णुलोक स्कन्दलोक स्वर्गलोक आदि सृष्टि गरे सुमेरु पर्वतको उत्तर दिशामा अलकापुरी पूर्व दिशामा एरावती दक्षिण दिशामा एमापुरी पश्चिम दिशामा श्रद्धावती ईशान कोणमा यशोमती नैऋत्य कोणमा कृष्णावती वायव्य कोणमा गन्धावती आग्नेय कोडमा शुद्धावती सृष्टि गरिसकेर सावधान भई मनले चिताउन थाले यो चिताउने बित्तिकै एक सय ऋषि उत्पन्न भए तीमध्ये जेठा कश्यप थिए तब अगस्त्य मुनि भन्नुहुन्छ हे कुमारजी तिम्रो यो वचन रूपी अमृत मेरा कान रूपी जिब्राले बराबर अरू पनि पिउने इच्छा गर्दैछु अब यति कुरा सुने अब दैत्य देवता मनुष्यहरू सृष्टि भएको कुरा सुन्ने इच्छा छ यस्तो स्नेहले परिपूर्ण भएको श्रद्धायुक्त वचन सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ त्यहाँ अगस्त्य मुनि कश्यप ऋषिका तेह्रवटै स्त्री थिए तिनको नाउँ दिति अदिति दनु कारा घोरा सिंहिका क्रोधा प्राधा बलिष्ठा विनता कपिला कद्रु र मनु सबैभन्दा जेठी दिदीका सन्तानलाई दैत्य भनिन्छन् तिनका गर्भदेखि हिरण्डाक्ष हिरण्य कसिपु आदि दैत्य जन्मे अदितिका सन्तान देवता कहलिन्छन् तिनका गर्भदेखि इन्द्र चन्द्र सूर्य आदि देवताहरू जन्मे दनुका सन्तानहरू दानव कहलिन्छन् तिनका गर्भबाट पर्व आदि जन्मे कारा र घोराका गर्वदेखि गन्धर्व चित्र चित्ररथ आदि किन्नरहरू जन्मे सिंहिकाका गर्वदेखि राहु जन्मे क्रोधाका गर्वदेखि क्रोध जन्मे प्राधाका गर्वदेखि रम्भा तिलोत्तरमा उर्वशी आदि अप्सरा जन्मे बलिष्ठका गर्वदेखि पन्छीहरू जन्मे कोइली मयूर डाँफे मुनिया जुरेली रानीचरी धोबिनी लुइचे आदि इत्यादि पन्छीहरू जन्मे विनेताको गर्भदेखि अरुण गरुड आदि इत्यादि जन्मे कपिलाका गर्भदेखि चार पाउ हुने पशुहरू जन्मे गाई बाख्रा बाघ भालु घोडा हात्ती घोरल थारल खरायो आदि इत्यादि यी जनावरहरू जो चार खुट्टा छन् यिनीहरू जन्मे कद्रुका गर्भदेखि नागजाति जन्मे कर्कोटक शेष अनन्त बासुकी कुलिल तक्षक आदि इत्यादि नागहरू जन्मे मनुका गर्भदेखि मनुष्य जन्मे त्यसपछि यिनीहरूलाई खाना दिन धान जौ आदि इत्यादि अन्नहरू पनि सृष्टि गरे यो कथा संक्षेपमा मैले तिमीलाई सुनाएँ किनभने अरू पुराणमा पनि सृष्टिकर्मले उत्पत्तिको वर्णन छ यो त तिमीले सुनेकै होला अब के कुरा सुन्नको इच्छा छ त्यसो भन्नु यस्तो कुमारजीको कुरा सुनेपछि अगस्त्य मुनि भन्नुहुन्छ कुन कुन लोकमा को को छन् दिक्पालहरू कसरी भए अब यो कुरा आगे होस् तब कुमारजी आगे गर्नुहुन्छ हे अगस्त्य मुनि सुन सत्य लोकमा ब्रह्माजी हुनुहुन्छ स्कन्द लोकमा म अर्थात् कुमार छु कैलाश पर्वतमा शिवजी बस्नुहुन्छ तुम्रो लोकमा तुम्रो केतुहरू छन् वैकुण्ठमा भगवान् विष्णु बस्नुहुन्छ नैऋत्य भुवनमा धेरै ऋषिहरू छन् यो भुवनको कुरा भयो अब टिकपाल भएको कुरा भन्छु सुन वामन भगवान्का दाजु इन्द्रले हिमालय पर्वतमा गएर बडो कष्टले शङ्करजीको तपस्या गरे त्यस तपस्यादेखि प्रसन्न भएर भगवान् आशुतोषले दर्शन दिएर इन्द्रलाई भन्नुभयो हे इन्द्र तिम्रो तपस्या देखेर म खुसी भएँ तिमी पूर्व दिशाको मालिक र अमरावतीको अधिपति भयो भनी भन्नुभयो कश्यपका छोरा अग्निले यसै गरी इन्द्रले झै गरी कठोर तपस्या गरे तब आशुतोष भगवान श्री शिव खुसी भएर आग्नेय दिशाको अधिपति भनाई सुधावतीको राज्य दिनुभयो एमले यसै गरी तपस्या गरेर शङ्कर भगवान खुसी भएर दक्षिण दिशाको मालिक तुलाई पाप धर्मको विवेचन गरी दण्ड दिने काम सुम्पी एमपुरीको अधिपति गराइदिए नै रीतिले पनि शङ्करलाई खुसी पार्न कैलास कैलाशमा तपस्या गरे शम्भुले नैऋत्य कोणको मालिक तुराई कृष्णावतीको आधिपत्य दिइ पठाए वरुणले घोर कष्टका साथ तपस्या गरे पार्वती पति खुसी भएर पश्चिम दिशा र श्रद्धावतीको अधिपति गराइदिए दितिका उन्चास छोराहरूले सामूहिक तपस्या गरे शम्भु खुसी भएर तिमीहरूको नाम वायु भयो तिमीहरू धेरै भए पनि मत एउटै रहोस् तिमीहरूलाई कसरी देख्न नसकुन् शब्द मात्र सुनुन् बल पराक्रम पनि बडो ठुलो होस् भने वायव्य कोडको मालिक आए कुबेरले पनि तपस्या गरे शम्भु खुसी भएर अलका पुरी उत्तर दिशाको अधिपति र धनको मालिक तुल्याइदिए त्यसै गरी विश्वकर्माले तपस्या गरे तिनलाई विश्वकर्मा भने नाम दिए इशान कोण र यसोमतीको मालिक गराइदिए हे अगस्त मुनि यो दिगपाल भएको कुरा संक्षेपमा मैले भने अब शिवपत्नी सती देवीको कथा भन्दछु सुन यस्तो कुरा सुनेपछि अगस्त ऋषि भन्दछन् हे कुमारजी सतीदेवी महादेवकी पत्नी कसरी भइन् त्यो कुरा बताई अनि प्राण छोडेको र उल्का भएको सुन्न पाऊ भने यो मेरो प्रार्थना छ तब कुमारजी आज्ञा गर्नुहुन्छ अष्ट प्रजापतिमध्ये सबैभन्दा जेठा दक्षिण नामका प्रजापति थिए तिनकी बिरणी नाम गरेकी पति परायणा पतिभत्रा पतिव्रता स्त्री थिइन् ती बिरणी गर्भिणी भइन् र दस मास पूर्ण भएपछि पुत्री जन्मिन् ती कन्या कस्ती थिइन् भने हजार सूर्यका जस्तो तेज भएकी पूर्ण चन्द्र चाहिँ अनुहार भएकी बत्तिस लक्षण युक्त भएकी पदम पत्र जस्ता आँखा भएकी बाघको चाहिँ कम्बर भएकी उधाउन लागेका सूर्यको अरुण कान्ति चाहिँ रातो वर्ण भएकी स्त्री पुत्री जन्मेकी देखेर दक्ष प्रजापतिले आनन्द मारेर आफ्ना पुरेत वशिष्ठ प्रवृत्ति ऋषि ज्योतिषीलाई ढाकेर विधिपूर्वक जात कर्म नुहार गराए ढाकिएका वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले तुलोटामा कोरी हेरी यस बालिकाको नाम सती देवी भने राखेर रा, यी त्रिभुवनमा प्रख्यात हुनेछन् भनी भने दक्ष प्रजापतिले श्रद्धापूर्वक भोजन गराई दक्षिणा दिई प्रणाम गरी विदा दिएपछि ऋषिहरू पनि आआफ्ना कुठीमा गए हे अगस्त मुनि यसको बाँकी अंश म अर्को अध्यायमा भन्नेछु अगस्त्य मुनिले श्री कुमारजीलाई प्रणाम गरे इति श्री स्कन्द पुराणे केदारखण्डे माक महात्मे कुमार अगस्त्य सम्पादे श्री सुस्तानी परमेश्वर्या व्रत कथाय सतीदेवी उत्पत्ति वर्णम नाम द्वितीय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्